पाँच साठी नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौं प्रमुख समाचारका शीर्षकहरूबाट नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट भरतपुरमा सुरु लोकमान सिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको फोरम प्रजातान्त्रिक अध्यक्ष गक्षधारको दावी मोडफ्रेस पार्ने माओवादी अध्यक्ष प्रसन्द पोखरामा सरकारद्वारा गिद्धको संरक्षणको लागि जनचेतनामूलक कार्यक्रम शुरू कडा सुरक्षाका बीच पाकिस्तानमा संसद तथा प्रान्तीय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 बन्द सत्र भने सौराहामा भोलि र पर्सि सोमबार हुनेछ एकहत्तर जिल्ला जिल्लाबाट प्रतिनिधि र पर्यवेक्षकहरूको सहभागितामा तीस गतेसम्म चले जनजाति महासंघको नयाँ नेतृत्व चयन गर्नेछ नयाँ नेतृत्व चयनसँगै महाधिवेशनले नयाँ नीति आदिवासीको साझा मुद्दा र महासंघले अधिकारको विषयमा छलफल गर्ने बताइएको छ महाधिवेशनमा चार दलका शीर्ष नेतालाई प्रवेश निषेध गरिएको छ कर्मचारी सरकार र भ्रष्टाचारीलाई अख्तियार प्रमुख बनाउने जनविरोधी काम गरेकाले उनीहरूलाई महाधिवेशनमा प्रवेश निषेध गरिएको बताइएको छ महाधिवेशनमा नेकपा माओवादीका पार्टीका नेता रामबहादुर थापा बादल वर्षमान पूर्ण संघीय लोकतान्त्रिक पार्टीका अशोक राई एमालेका पृथ्वी सुब्बा गुरुङ नेपाली कंग्रेसका इन्द्र बहादुर गुरुङ लगायत सहभागी हुँदै हुनुहुन्छ महासंघको यसअघिका सबै महाधिवेशन काठमाडौँमा भएका थिए मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अध्यक्ष विजय कुमार गक्षधारले अख्तियार प्रमुख लोकमान सिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको दावी गर्नुभएको छ रौतहटको सदरमुकाम गौरमा पत्रकारहरूसँग कुराकानी गर्दै गक्षधारले कार्कीले भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्ने भन्दै आलोचना नगर्न संसारकर्मीलाई आग्रह गर्नुभयो कार्कीको सिफारिसमा प्रमुख चार दल सहमत भइसकेकोले विवादको कुनै अर्थ नभएको उहाँको दावी छ Música नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहले विदेशी समर्थन बिना भविष्य नदेख्ने राजनैतिक दलको कारण राष्ट्रियता संकटमा परेको बताउनु भएको छ विवादास्पद सबैका पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख बनाउनु त्यसकै एउटा कडी भएको सिंहको दावी छ आज बिहान बागलुङमा प्रगतिशील पत्रकार संघले गरेको पत्रकार सम्मेलनमा सिंहले भारतको दबाव थेग्न नसकेर दलहरूले जनभावना विपरीत अख्तियारको प्रमुखमा कार्कीलाई सिफारिस गरेको टिप्पणी टिप्पणी गर्नुभयो भारतले अहिले एकीकृत माओवादीलाई उपयोग गरेर आफ्नो स्वार्थ पूरा गर्न चाहिरहेको उहाँको भनाइ छ भारतले आवश्यकता अनुसार पूर्व राजालाई समेत शक्तिमा ल्याउन सक्ने सिंहले दावी गर्नुभयो विभिन्न छलफलमा सहभागी हुनुभएका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मुड फ्रेस पार्न भन्दै पोखरा पुग्नु भएको छ काठमाडौँबाट स्थलमार्ग हुँदै हिजो साँझ साढे सात बजे दाहाल पोखरा पुग्नुभएका प्रचण्ड राजनैतिक तनावको कारण शान्त ठाउँमा बस्नको लागि पोखरा पुग्नु भएको माओवादी स्रोतले बताएको छ दाहाल पोखराको लेक स्थित होटल कान्तिपुरमा बस्नु भएको थियो दाहाल तनाव छल्नुको साथै राजनैतिक नयाँ निकासका लागि डकुमेन्ट लेख्न पोखरा पुग्नु भएको माओवादी माओवादी नेता दीपक कोइरालाले जानकारी दिनुभयो दाहाल आराम र डकुमेन्ट लेख्न आएको बताउँदै कोइरालाले पोखरामा कुनै औपचारिक कार्यक्रम भने नभएको बताउनुभयो दुई दिनको बसाइमा दाहालले हेटुडामा सम्पन्न सातौं महाधिवेशनबाट पारित नीति तथा कार्यक्रमको समीक्षा तथा पार्टीले तय गर्नुपर्ने भावी रणनीति तयार पार्ने कोइरालाले बताउनुभयो सड़क प्रयोगमा लापरवाहीको कारण धेरै पैदल यात्रु दुर्घटनाको जोखिममा परेका छन् आकाशे पुल र जेब्रा क्रसिङको प्रयोग नगर्ने तथा सड़क डिभाइडरमा टाँगिएको डोरी नागेर बाटो काट्ने पैदल यात्रु दुर्घटनाको जोखिममा रहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ जनचेतनामूलक कार्यक्रम र बारम्बार सम्झाउँदा पनि अटेर गर्ने गरेकाले धेरै पैदल यात्रु गाडीको ठक्करबाट घाइते हुने र ज्यान गुमाउने गरेको ट्राफिक प्रहरीको भनाइ छ जताभावी बाटो काट्नेलाई कारवाही गर्ने व्यवस्था नहुँदा त्यस्तो प्रवृत्ति हट्न नसकेको हो गएको वर्ष आकाशे पुलको प्रयोग नगर्नेलाई पचास रुपियाँ जरिवाना तिराउने गरिएको थियो तर जरिवाना रकम बैङ्कमा जम्मा गर्ने व्यवस्था सुरु गरेपछि त्यस्ता पैदल यात्रुलाई कारवाही गर्ने काम रोकिएको छ विश्व स्वास्थ्य संगठनको विश्वव्यापी तथ्याङ्क अनुसार विश्वभर वार्षिक झन्डै साढे बाह्र लाख जनाको सड़क दुर्घटनामा ज्यान जाने गरेको छ जसमा दुई लाख सत्तरी हजार जना पैदल यात्रु छन् पैदल यात्रुको जोखिमलाई जोड दिँदै संयुक्त संघको आह्वानमा अहिले सड़क सुरक्षा सप्ताह मनाइँदैछ विश्वभरका पैदल यात्रुको उच्च सुरक्षाको तत्कालीन सुरक्षामा ध्यान आकर्षित गर्न सुरक्षाका उपायको खोजी सड़क सुरक्षा कार्यवाही सम्बन्धी दशकको लक्ष्य हासिल गर्न सघाउ पुर्याउनको लागि मे छ तारिकदेखि सड़क सुरक्षा सप्ताह अन्तर्गत विभिन्न कार्यक्रम गरिएको छ सरकारले गिद्धको संरक्षणको लागि जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ अहिले हिमाली प्रकृतिसँगको सहकार्यमा सरकारले देशमा नै सबैभन्दा ठूलो संरक्षण पोस्टर तयार पारेको छ विभिन्न सार्वजनिक ठाउँमा राख्ने तयारी गरेर दुई फिट लम्बाइ र तीन फिट उचाइको पाँच हजार थान पोस्टर तयार भइसकेको चराविद डाक्टर हेमसागर बरालले बताउनुभयो त्यस्तै हिमाली प्रकृतिले पनि विभिन्न ठाउँमा प्राविधिक पठाएर विद्यालय तथा समुदायमा जनचेतना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 दलले आफ्नो दलले जित्ने दावी गरेका छन् पाकिस्तान मुस्लिम लिग र पाकिस्तान पिपुल्स पार्टी बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ¡Bum, bum, अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा तेस्रो स्थानमा रहेको मुम्बई इन्डियन्स र पुसारमा रहेको पुणे वारियर्स बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म बाह्र खेल खेलेको मुम्बईले आठ खेलमा जित हात पार्दै सोह्र अङ्क जोडेको छ भने आजको खेल जिते शीर्ष स्थानमा रहेको चेन्नई सुपर किङ्ससँग अङ्क दूरी कम गर्दै दोस्रो स्थानमा उक्लनेछ चेन्नईको बीस अङ्क छ त्यस्तै चालु सिजनमा खराब प्रदर्शन गरेको पुणे वारियर्स तेस्रो जितको खोजीमा हुनेछ यसैबीच बेलुका सभा आठ बजेपछि भने दोस्रो खेलमा पाँचौँ स्थानमा रहेको सनराइजर्स हैदराबाद र छैटौं स्थानको किङ्स इलेभेन पन्जाब बीच प्रतिस्पर्धा हुनेछ समान बाह्र खेल खेलेको हैदराबादको चौध तथा पन्जाबको दस अङ्क छ यसअघि गैराती सम्पन्न भएको खेलमा दिल्ली डे डेबिल्स विरुद्ध रोयल च्यालेन्जर्स बेङ्गलोरले चार रनको रोमाञ्चक जित हात पारेको छ बेङ्गलोरले जितका लागि दिएको एक सय चौरासी रनको चुनौती पछ्याएको दिल्लीले निर्धारित ओभरमा एक सय उना रन मात्र बनाउन सक्यो बेङ्गलोरका जयदेव उनादकट एक्लेले पाँच विकेट लिए दिल्लीका लागि उन्मुक्त चन्दले सबैभन्दा धेरै एकचालिस तथा बेन रोहरले बत्तीस रन जोडे टस ब्याटिङ गरेको बेङ्गलोरले विराट कोहलीको उनासी रनको मद्दतले चार विकेटको क्षतिमा एक रन बनाएको थियो र एएफसी प्रेसिडेन्ट कप छनौटको अन्तिम खेलमा लिग विजेता थ्री स्टार क्लबले आज चाइनिज ताइपेको ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दैछ खेल बेलुका छ बजेपछि दोस्रो रङ्गशालामा हुनेछ अन्तिम क्षण प्रवेशका लागि थ्री स्टारलाई खेलमा बराबरीको नतिजा पर्याप्त हुनेछ पहिलो खेलमा बङ्गलादेशको अबहानी लिमिटेडसँग एक एकको बराबरी र दोस्रो स्थान दोस्रो खेलमा मङ्गोलियाको इर्सिन क्लबलाई दुई शून्यले हराएको थ्री स्टार चार अङ्कको साथ समूह एकको शीर्ष स्थानमा छ अबहानी र ताइवान पावर कम्पनीको समान दुई तथा तथा एर्सिमको एक अङ्क छ आज नै बङ्गलादेशको बहानी क्लब र मङ्गोलियाको क्लब बीच पनि प्रतिस्पर्धा हुँदैछ खेल दिउँसो तीन बजेपछि सुरु हुनेछ नेपाल आदिवासी जनजाति महासंघको आठौं राष्ट्रिय महाधिवेशन आजबाट भरतपुरमा शुरू लोकमान सिंह कार्की भ्रष्टाचार नियन्त्रणमा अग्रणी भूमिका निर्वाह गर्ने व्यक्ति भएको फोरम लोकतान्त्रिक अध्यक्ष गक्षतारको दावी मोडफ्रेसमा नै माओवादी अध्यक्ष पोखरामा सरकारद्वारा गिद्धको संरक्षणको लागि जनचेतनामूलक कार्यक्रम शुरू कड़ा सुरक्षाका बीच पाकिस्तानमा संसद तथा प्रान्त सभाको लागि मतदान जारी र एएफसी प्रेसिडेन्ट कप सनटको अन्तिम खेलमा लेग विजेता त्रिस्टार क्लबले चाइनिज ताइवान पावर कम्पनीसँग प्रतिस्पर्धा गर्दै इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुई खेल हुँदै हौस् त दिउँसो दुई बजेको अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना बिदा हुन्छु नमस्कार Oh, oh, oh,